ज्यान जानुका साथै तीनजना बेपत्ता भएपछि अहिले गाउँ शोकमा परेको छ गाविसका विद्यालयहरू बन्द गरिएका छन् भने विद्यालयका शिक्षक तथा विद्यार्थीहरू पहिरोमा परि बेपत्ता भएका व्यक्तिको खोजीमा लागेको रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधान तथा प्रचार्य ईश्वरी भट्टराईले टेलिफोनमा जानकारी दिनुभएको छ थुकीमा गाविस चारमा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधान तथा प्रचार्य भट्टराईले आफ्नो विद्यालयमा पढ्दै गरेका पाँचजना विद्यार्थी पहिरोमा परेकोले विद्यालय तथा विद्यालय परिवार शोकमा परेको बताउनु भएको छ त्रिभुवन उच्च माध्यमिक कक्षा छमा अध्ययनरत खगेन्द्र शिवा सातमा अध्ययनरत नानीमाया शिवा चारमा अध्ययनरत नैनाकला शिवा कक्षा एकमा अध्ययनरत आशिक र आशिका सेवाको पहिरोमा परि ज्यान गएको थियो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दुई हजार सत्तरी साल चुनावको वर्ष हुने बताउनु भएको छ धनुषाको लालगढमा खानेपानी आयोजनाको शिलान्यास गर्दै नेपालले यही वर्षभित्रै संविधान सभासँगै स्थानीय निकायको पनि निर्वाचन गर्नुपर्ने बताउनु भएको छ अब बन्ने संविधान सभाबाट पनि संविधान निर्माण नभई जनमत संग्रह गरे गरेर भए पनि संविधान बनाउनु पर्ने भन्दै उहाँले संविधान निर्माणको कामलाई अबको एक वर्षभित्रमा टुङ्गो लगाउनु पर्ने बताउनु भएको छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्छ भनेर नेपाली कंग्रेसका नेताहरूले चार दलको बैठकमा औपचारिक रूपमा अहिलेसम्म केही नभनेको नेपालले बताउनु भएको छ शुक्रबार बस्ने उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठकले निर्वाचन कानूनका विषयमा टुङ्गो लगाउने दावी उहाँले गर्नु भएको छ नेपालले बाहन्न लाखको रूपियाँको लागतमा धनुषाको लालगढमा निर्माण हुन लागेको दुई लाख दस लिटर क्षमताको खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभएको छ सरकारले आफ्ना मागप्रति व्यवस्था गरेको भन्दै खानेपानी संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्ष समितिले चक्काजाम कोडसभादेखि खानेपानी आपूर्ति बन्द गरेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो घोषित कार्यक्रम अनुसार ज्येष्ठ छब्बीस गते आइतबार उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा एक घण्टा धरना दिने अठाइस गते बोर्डमा नै दुई घण्टा धरना दिने तीस गते बोर्डमा तालाबन्दी गरिनेछ यसै गरी असार एक र दुई गते सम्पूर्ण सरकारी कार्यालयमा पानी आपूर्ति बन्द गर्ने असार दुई गते काठमाडौँ उपत्यकामा एक घण्टा चक्कचाम गर्ने र असार तीन गतेदेखि अनिश्चितकालीन खानेपानी आपूर्ति बन्द गर्ने रहेका छन् बेसबुधे माग राखेर आन्दोलनमा उत्रिएका व्यवसायीले आफ्ना मागहरूप्रति सरकारले व्यवस्था गरेको बताएका छन् आन्दोलनमा उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघ नेपाल बोतल वाटर उद्योग संघ उपत्यका खानेपानी ट्याङ्कर तथा बोरिङ व्यवसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ उपत्यका खानेपानी ट्याङ्कर मल कमिटी आबद्ध रहेका छन् उद्योगीले खानेपानीमा छुट गर्नुपर्ने विगतका सहमति कार्यान्वयन हुनुपर्ने खानेपानी ढुवानीमा लगाइने सबै कर मिनाहा गर्नुपर्ने खानेपानीलाई अत्यावश्यक वस्तुमा समावेश गरिनुपर्ने बन्द उद्योगहरू सञ्चालन गरिनुपर्ने लगायतका मागहरू अघि सारेका छन् पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष विष्णु दाहालले आफोरको मागलाई राज्यले पटक पटक व्यवस्था गरेको सरकारले आफू आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भएको छ उहाँले राज्यले व्यवसायलाई मार्ने काम गरेको भन्दै आज मागहरूलाई तत्कालै सम्बोधन गर्न आग्रह गर्नु भएको छ पत्रकार सम्मेलनमा नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष धर्मनन्द श्रेष्ठले पानी आपूर्ति बन्द गर्ने आफूहरूको रहर नमेर बाध्यता भएको बताउनु भएको छ उहाँले व्यवसाय बाँचे मात्रै पानी आपूर्ति सम्भव हुने भन्दै आफूहरूका माग जहाज भएको दावी गर्नु भएको छ नक्कली नोट बनाएर सर्वसाधारणलाई ठग्दै आएका दुईजनालाई चितवन प्रहरीले विभिन्न सामग्री सहित पक्राउ गरेको छ ओखलढुङ्गा जिल्लाको ताकी तारकिरा बारी गाविस वार्ड नम्बर छ बस्ने वर्ष पचासको होमबहादुर पौडेल र धादिङ जिल्ला बैरेनी गाविस छ बस्ने वर्ष बयालिसको रमन केसीलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ बुधबार पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानपछि प्रहरीले आज एक विज्ञप्ति जारी गरी घटना सार्वजनिक गरेको हो नारायणगढको ओडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजित महराको नेतृत्वमा खटिएको प्रहरीको संयुक्त टोलीले नारायणगढ लाइन रहेको होटल सिटी भ्यूमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो कोठा नम्बर तीन सय दुईमा रेशमबहादुर भण्डारी नाम लेखाई बसेका पौडेल र बैरिनीका केसीलाई पक्राउ गरिएको हो अनुसन्धानमा उनीहरूले डलर तथा भारतीय नोटको साइजमा कागज काटी नोटको जस्तै बनाई बाहिरबाट प्लास्टिकले बेरी सिधा साधा मानिसलाई ठगी गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ सो क्रममा प्रहरीले उनीहरूबाट नोटको साइजमा काटेको कागज एक र विभिन्न किसिमको केमिकल चार र विभिन्न व्यक्तिको पासपोर्ट साइजको फोटो नौथान विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी बाइस थान र सिमसहितको मोबाइल चार थान एनसेल कम्पनीको मोबाइल सिम कार्ड पाँच थान र पाँच ग्राम गिरिज बरामद गरेको जनाएको छ अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एक भवन भत्किँदा छ जनाको मृत्यु भएको छ स्ट्यान्डबेज पसलदेखि सेनाका सामग्रीको स्टोर रहेको सो चार तले भवन भत्कने समयमा पसलका कामदार बीच भागदौड़ मचिएको थियो भवनको संरचना पुरानो भएका कारण भत्कने सम्भावना रहेको भन्दै सरकारलाई सचेत तुलाइएको भवनका कामदारहरूले बताएका छन् घटनामा तेह्रजना घाइते भएका छन् र राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुने भएको छ यसअघि हिजो प्राविधिक कारणले गर्दा स्थगित गरिएका खेल आज सञ्चालन हुन लागेको हो समूह डी अन्तर्गत आज सकिने खेलले अन्तिम आठमा पुग्ने सबै टोलीको छिनोफानो हुनेछ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा जारी पहिलो खेलमा समूह डीको शीर्ष स्थानमा रहेको फ्रेन्चलाई हराउँदै चौथो स्थानको बोयज युनियन विजयी भएको छ अहिले दोस्रो खेलमा जावला खेल र हिमालयन शेर्पा आम्ने सामने भइरहेका छन् चारवटै टिमको समान तीन अङ्क भएकाले आज विजयी हुने दुई टोली भने क्वार्टर फाइनलमा पुग्नेछन् भने ब्रामरी भए गोल अन्तरका आधारमा अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार रन्जनका लागि सुन हजुर नेपाल टेलिकम दूरसञ्चार कार्यालय टाढीको अत्यन्त जरुरी सूचना नेपाल टेलिकम दूरसञ्चार कार्यालय टाढीले